Thank you. कारा फेवा कालमा लामाया सिरको पानी फेवा ताल आइछ माछा पोसे सिरको पानी फेवा ताल आइछ झल्को किन लाग्यो भन्थे भेट हुनु पो रहेछ माझी पोखरा फेवा तालको रामाया साँचैको Dice आजै हो मनको कुरा खोल्नु पाउनु मौका नि आजै हो माया बुन्ने भेट हुने दिन पनि राजै हो माझे दाई पोखर फेवाताको लामाया साँच्चै गो नराम्रो ख्याल ख्यालको माझे दाई पोखर फेवाताको माया साँच्चै गो नराम्रो ख्याल ख्यालको लामाया साँच्चै गो नराम्रो ख्याल ख्याल साँचो बोल्छु यो मन खोल्छु भन्दिन ढाँटेर साँचो बोल्छु यो मन खोल्छु भन्दिन ढाँटेर के कोलाई मेसो मिलाइ जाउँ डाँडा काटेर माझे दाइको पोखरा फेवा जसरी नै लान्छु भगाएर यसपालि त जसरी नै लान्छु भगाएर एक्लै पार्यो धेरै टार्यो भाखा लगाएर माझिँदै पोखर साँच्चै गाउँ आयोजन गरौँ बाबामाको मन मर्यादा राखे हित चित मिलेपछि के मरायो बाँकी माझी दाई पोखरा देवताको राम्रो लामाया साँच्चै गो नराम्रो